मनकामना फेन्सी स्टोर रत्नगर दुई हाई स्कुल रोड टाढी चितवन फोन नम्बर शून्य छपन्न सय सन्ताउन्न मोबाइल नम्बर अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बे प्रोभाइडर रमेश लोहानी रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट नेपालबाडी नेटवर्कले काठमाडौँमा तयार पारेको राष्ट्रिय खबरमा दुर्गा र धीरजको स्वागत छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले माओवादीको विभाजन भ्रम मात्र हुन सक्ने आशंका व्यक्त गर्नु भएको छ नेपाली कांग्रेसको लमजुङ काठमाडौँ सम्पर्क मञ्चले आज राजधानीमा गरेको कार्यक्रममा पौडेलले एकीकृत माओवादी र नेकपा माओवादीको पछिल्लो गतिविधि फुटको नाममा जनता झुक्याउने खेल भएको हुन सक्ने आशंका व्यक्त गर्नु भएको हो संविधान सभा चुनावका लागि भूमिका खेल्ने वैद्य नेतृत्वको नेकपा माओवादीले निर्वाचनका लागि दल दर्ता नगराएर जनतामा भ्रम सिर्जना गरेको पौडेलको भनाइ छ उपसभापति पौडेलले विभिन्न वाहनामा माओवादीले लोकतन्त्रलाई खण्डित र कमजोर पार्ने षड्यन्त्र गरिरहेको समेत दावी गर्नुभयो एक फरक प्रसंगमा उपसभापति पौडेलले अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीश पदबाट राजीनामा दिनु नपर्ने बताउनु भएको छ दलहरूबीच भएको सहमतिका आधारमा नै प्रधान न्यायाधीशलाई मन्त्री परिषदको अध्यक्ष बनाइएको भन्दै रेग्मीले मन्त्री परिषद अध्यक्षबाट राजीनामा दिन नपर्ने बताउनु भएको हो मुलुक अब संविधान सभा निर्वाचनमा होमिसकेको भन्दै पौडेलले थप अलमल नगरी चुनावको तयारीमा लाग्नुपर्नेमा जोड दिनुभयो दलहरू बीचको विवाद समाधानका लागि उच्च स्तरीय राजनैतिक समितिले गठन गरेको कार्यदललाई प्रभावकारी बनाउने विषयमा नेपाली काङ्ग्रेसका शीर्ष तीन नेताहरूले छलफल गरेका छन् सभापति सुशील कोइराला निवास महाराजगंजमा भएको छलफलमा सभापति सुशील कोइराला वरिष्ठ नेता शेरबहादुर देउबा उपसभापति रामचन्द्र पौडेल लगायतका नेताहरू सहभागी रहेका थिए भेटमा सहमतिका लागि कार्यदलमा पार्टीले निर्वाह गर्ने भूमिकाका विषयमा पनि छलफल भएको नेता मिनेन्द्र रिजालले जानकारी दिनुभयो यस्तै पछिल्लो राजनैतिक अवस्था व्यवस्था र निर्वाचन अध्यादेशमा देखिएको दलहरूबीचको विवादका विषयमा पनि नेताहरूबीच छलफल भएको छ अध्यादेशमा संविधान सभामा प्रतिनिधित्वका लागि ल्याउनुपर्ने न्यूनतम मतको सीमा र संविधान सभामा सिट संख्याका विषयमा दलहरूबीच विवाद रहँदै आएको छ एकीकृत माओवादीले अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीश पदबाट राजीनामा दिन नपर्ने ठहर गरेको छ रेग्मीले राजीनामा दिँदा निर्वाचन स्वतन्त्र र निष्पक्ष नहुने उसको निष्कर्ष छ पार्टी कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गरेर नेता अग्नि सापकोटाले हाल सर्वोच्च अदालतको काम कार्यवाहीमा रेग्मीको कुनै संलग्नता नरहेको राजीनामाको कुरा उठाउनु निर्वाचनलाई प्रभावित पार्न खोज्नु भएको दावी गर्नुभयो पत्रकार सम्मेलनमा सापकोटाले निर्वाचनमा लाग्नुपर्ने बेला राजीनामाको कुरा उठाएर केही दल र संघ संस्थाले चुनावको विषयलाई ओछेल पार्न खोजेको आरोप लगाउनुभयो प्रधान न्यायाधीशबाट राजीनामा नआउने बताउँदै उहाँले राजीनामा भन्दा पनि निर्वाचन महत्वपूर्ण रहेकाले यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो नेता सापकोटाले निर्वाचन आयोगको काम कानून कानून बनाउने नभई निर्वाचन गराउने रहेकाले कानूनका विषयमा भन्दा पनि निर्वाचनतिर ध्यान दिन सुझाव दिनुभयो ちょっと नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मङ्सिरमै चुनाव हुने गरी दलहरूबीच केही दिन भित्रै सहमति हुने दावी गर्नुभएको छ आज इलाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै खनालले यस्तो बताउनु भएको हो उहाँले राजनैतिक दलहरूको कार्यदलले निर्वाचन ऐनको टुङ्गो लगाएर चुनावको मिति घोषणा गर्ने तयारी भइरहेको जानकारी दिनुभयो अध्यक्ष खनालले खेलराज रेग्मीले प्रधान न्यायाधीश पदबाट राजीनामा दिनुपर्ने पक्षमा एमाले र काङ्ग्रेस नरहेको भन्दै अहिले कसैको राजीनामा आवश्यक नभएको बताउनुभयो राजीनामा भन्दा चुनाव महत्वपूर्ण भएको उहाँको भनाइ छ नेकपा एमाले जिल्ला परिषद इलामको बैठकका लागि उहाँ इलाम पुग्नु भएको हो नेकपा एमालेका नेता तथा पूर्व सभामुख सुभाष चन्द्र नेमुवाङले निर्वाचनका विषयमा दलहरू विवादमा अल्झिरहेकाले मंगिरमा पनि चुनाव नहुने आशंका बढ्दै गएको बताउनु भएको छ सुनसरीको इटहरीमा संविधानसभा सूचना केन्द्रले गरेको नागरिक संवादमा नेमुवाङले दलहरूको पछिल्लो गतिविधि निर्वाचन उन्मुख नभएको प्रश्न पार्नुभयो निर्वाचनको विकल्प नभएको अवस्थामा पनि दलहरू अझै निर्वाचनका विषयमा अन्यलमा रहेको र केही दलहरू निर्वाचनकै विरोधमा रहेकाले चुनाव हुनेमा विश्वस्त हुन सकिने वातावरण नरहेको उहाँले बताउनुभयो दलहरूको आफ्नै स्वार्थका कारणले विगत भारतको संविधान सभा संविधान निर्माण नगरी अवसान भएको नेमुवाङको टिप्पणी छ संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले संघीयता र समावेशीको विषय ओजेलमा पार्न प्रमुख चार दलले षड्यन्त्र गरिरहेको आरोप लगाउनु भएको छ संघीयतालाई ओजेलमा पार्न संविधान सभा विघटन गराएका प्रमुख दलहरू पुनः षड्यन्त्रमा लागि परेको उहाँको भनाइ छ आज राजधानीमा गरिएको एक कार्यक्रममा अध्यक्ष राईले संविधान सभामा संघीयताका पक्षधरहरूको बहुमत भएकाले काम पूरा नभई योजनाबद्ध रूपमै संविधान सभाको अवसान गराइएको स्मरण गर्नुभयो अध्यक्ष राईले चार दलका नेताले निर्वाचन भान्न बहालवाला प्रधान न्यायाधीश खेलराज रेग्मीलाई सत्ता सुम्पिएको टिप्पणी गर्नुभयो हिन्दू राष्ट्र कायम गर्न माग गर्दै राप्रपा नेपालले आजदेखि हस्ताक्षर अभियान शुरू गरेको छ राजधानीको नयाँ बानेश्वरमा हस्ताक्षर अभियान शुरू गर्दै राप्रपा नेपालले हिन्दू राष्ट्र कायम गर्नुपर्ने र राष्ट्रिय अस्तित्व जोगाउन भन्दै अभियानको शुभारम्भ गरेको जनाएको छ सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र कायम नगरेसम्म मुलुकमा स्थायित्व नहुने भन्दै अभियानलाई देशभर विस्तार गर्ने समेत राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरूङले जानकारी दिनुभयो हुम्लाको सिमीकोटमा सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ नेपालगंजबाट सिमीकोटका लागि उडेको नाइन एएचबी विमान अवतरणका क्रममा धावन मार्गमा ठोकिएपछि पखेटा र पाङ्रामा क्षति पुगेको छ तर विमानमा रहेका जना यात्रु भनी सकुशल रहेका छन् एक साता सिमीकोट विमानस्थलमा ठूलो दुर्घटनाबाट विमान जोगिएको यो दोस्रो घटना हो एक साता अघि एक साता अघि गोमा एयरको विमान पनि दुर्घटनाबाट जोगिएको थियो खराब मौसमका कारण अवतरणमा समस्या आएको विमानस्थलले जनाएको छ बाराको उत्तर झिटकैयामा यात्रुवाहक बस दुर्घटना हुँदा दुई प्रहरी सहित छत्तिस जना घाइते भएका छन् जैतापुरबाट कलैयातर्फ जाँदै गरेको ना तिन ख सन्ताउन्न छ्यालिस नम्बरको यात्रुवाहक बस आज बिहान मटियारुवा माननाथ मानमत सड़क खण्ड अन्तर्गत उत्तर चिटकैया चारमा दुर्घटना भएको प्रहरीले जनाएको छ घाइतेहरूलाई स्थानीय बासिन्दा र सशस्त्र प्रहरीले उद्धार गरेका छन् घाइते सबैको जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको बाह्र प्रहरीले जनाएको छ बैतडीको देउलेकमा सड़क निर्माणका क्रममा भीर माथिबाट खसेको ढुङ्गाले लागेर दुईजनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् आज बिहान एघार बजेतिर खोच लेक शीतल सडक खण्डमा बाटो खन्दै गर्दा ढुङ्गाले लागेर देउलेक दुई भुइँ भुइँकुडाका एकाउन्न वर्षका टिकाराम भुल र देउलेक एक छानी छानिक तौजीका 35 वर्षीय कृष्ण सिंह कार्कीको मृत्यु भएको हो बाटो खन्दै गरेका बेला माथिबाट खसेको ढुङ्गाले लागेर दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ घटनामा देउलेकका भोजराज जोशी कौटज पानीका प्रमूल कार्की र गजबहादुर कार्की घाइते भएका छन् उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएको प्रहरीले जनाएको छ नेपाल भारत गृह सचिव स्तरीय सुरक्षा बैठक आज काठमाडौँमा बस्दैछ बैठकका लागि भारतीय गृह सचिव आरके सिंह नेतृत्वको टोली अहिले अपरान्न काठमाडौँ आउँदैछ सिंह नेतृत्वको अठार सदस्यीय टोली काठमाडौँ आए लगतै बैठक शुरू हुने परराष्ट्र मन्त्रालयले जनाएको छ वार्तामा नेपाली टोलीको नेतृत्व गृह सचिव नवीन घिमिरेले गर्नुहुनेछ बैठकमा सीमा वार पार हुने अपराध सुरक्षा लागू पदार्थ ओसार पसार नक्कली मुद्रा कारोबार लगायतका विषयमा छलफल हुने नेपाली पक्षले जनाएको छ गृह सचिव स्तरीय वार्ता दुवै देशले पाले पालो आयोजना गर्दै आइरहेका छन् स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित भएपछि नेपाल विद्यार्थी संघले आज आधिकारिक धारणा सार्वजनिक गर्दैछ राजधानीको ल क्याम्पसमा अहिले भइरहेको कार्यकर्ता भेलाले आधिकारिक धारणा सार्वजनिक गर्ने नेवी संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो भेलामा राजधानीमा उपलब्ध अगुवा कार्यकर्तालाई बोलाइएको र अहिले केही बेरमा पत्रकार सम्मेलन गरी आधिकारिक धारणा सार्वजनिक गर्ने नेवी संघले जनाएको छ साना एघार विद्यार्थी संगठनहरू ठूला चार दल निकट विद्यार्थी संगठनहरूको विरोधमा विरोधमा उत्रिएका छन् ठूला विद्यार्थी संगठनहरूले सोबियो निर्वाचन हुन नदिएको दावी गर्दै अन्य एघार विद्यार्थी संगठनहरूले आन्दोलन र भन्दाफोरको कार्यक्रम घोषणा गरेका हुन् रिपोर्टर्स क्लब नेपालमा आज संयुक्त पत्रकार सम्मेलन गरी नेपाल विद्यार्थी क्रान्तिकारी संघ अनिराश्र बियो अनि अनिराश्र बियो पाँचौं क्रान्तिकारी विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियन अनिराश्र बियो एकीकृत राप्र विद्यार्थी संघ नेपाल विद्यार्थी परिवार विद्यार्थी मञ्च मधेसी विद्यार्थी फोरम नेपाल र मधेसी विद्यार्थी फोरम नेपाल लोकतान्त्रिकले त्यस्तो घोषणा गरेका हुन् इलाम र पाँचथर तीन दिनदेखि अन्धकारमय बनेको छ हावाहुरीका कारण विद्युतको पोल ढल्दा बिहिबार रातिदेखि दुई जिल्लामा विद्युत सेवा अवरुद्ध भएको हो विभिन्न स्थानमा पोल ढलेको र तारहरूमा समेत तारहरू समेत यत्र तत्र चुडिएकाले विद्युत कहिलेदेखि सुचारू हुने हो भन्ने टुङ्गो नलागेको नेपाल विद्युत प्राधिकरण इलाम शाखाले जनाएको छ झापाको अनारमणिदेखि इलाम र पाँचथरका विभिन्न स्थानमा तार चुडिएको पोल ढलेको र रुखमा तार अड्किएकाले मर्मत गर्न समय लाग्ने प्राधिकरणलाई उद्धित गर्दै इलामबाट सहकर्मी गणेश घिमिरेले खबर पठाएका छन् कपिल वस्तुमा खटिएको पाँचवटा नागरिकता वितरण टोलीले पाँच दिनमा चार सय सन्ताउन्न जनालाई नागरिकता वितरण गरेको छ नेकपा माओवादीले गरेको अवरोध विरोध र विरोधका बावजुद टोलीले नागरिकता बाँडेको हो सबैभन्दा बढी लवनी केन्द्रमा एक सय अडतिसवटा नागरिकता वितरण भएको छ भने बाणगंगा र रंगपुर केन्द्रमा समान एक सय सात चेन्नईमा चौरासी र शिवगढ़ीमा एक्काइसवटा नागरिकता वितरण भएको प्रशासकीय अधिकृत मेघनाथ पाण्डेले जानकारी दिनुभयो राष्ट्रिय खबरमा विदेश र खेलकुदका खबर बाँकी नै छन् नेपाल बाढी नेटवर्क सुन्दै गर्नुहोला अय्या बा अय्या मरिनी आमा पटक सोध्न सक्थिनस् मार्छु यसलाई आज ए बिहे गर्न लागेको भाइलाई किन कुर्ता हियाए हेर्नुहोस् न बाजे यसले आफ्नो बिहे भन्दैमा जहाँ पाए त्यहीँबाट गहना किनेर ल्याएछ कहाँबाट ल्याए कान्छो दाइलाई नसोधी सुनका गहना हाम्रै टाढी चोक हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट हो नि बाजे ठिकै त गरेछ नि जेठा चौबिस क्यारेटको सुनको गहना पाउने ठाउँ भनेकै हाई स्कुल रोडको रामचन्द्र ज्वेलर्स त हो नि लाटा अघि नै भन्नु पर्दैन त भाइ हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट ल्याएको भनेर हाम्रो झडै नपर्ने रहेछ हजुर हामी कहाँ कम्प्युटर प्रविधिबाट सुनचाँदीका गरगहना नापतल हुनुको साथै दक्ष तथा अनुभवी कालीगढबाट सुनचाँदीका गरगहना पुरानो गरगहना दि नयाँ गरगहना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 वरियताका नेता मारिएपछि शरीफको यस्तो अभिव्यक्ति आएको हो आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आफूलाई उक्त कदमले दुखी बनाएको शरीफद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ भारतको छत्तीसगढमा गत हप्ता तीसजना कांग्रेस नेता तथा कार्यकर्ताको हत्या गरेको नक्सलवादी विद्रोहीले अन्य बीस नेता तथा कार्यकर्तालाई हत्या गर्ने धम्की दिएको छ छत्तीसगढ़को सुकमा जिल्लाका ती बीस नेताको हत्या गर्ने धम्की सहित प्रशासन कार्यालयलाई लिस्ट बुझाएको छ विद्रोहीले पत्र पठाएको स्थानीय अधिकारी पी दयानन्दले पुष्टि गरेका छन् नक्सलवादीले जिल्ला प्रशासनलाई लेखेको पत्रमा केन्द्र र राज्य सरकारलाई गत हप्ताको आक्रमणले जवाफ मिलेको दावी गर्दै प्रहरीलाई सहयोग गर्ने कुनै पनि राजनैतिक दललाई निशाना बनाउने चेतावनी दिइएको भारतीय संचार माध्यमहरूले अधिकारीले जनाएका छन् करिब दुई हप्ता अघि भीषण टोर्नाडो आँधीका आँधीको सामना गरेको अमेरिकाले ओल्लाहोमा कोल्लाहो राज्यमा पुनः टोर्नाडो आदि आएको छ आदिमा पाँचजनाको मृत्यु भएको छ भने कैयौं मानिस घाइते भएका छन् आदिबाट प्रभावित हजारौं मानिसलाई अन्यत्र सार्ने प्रयास भइरहेको सीएनएनले जनाएको छ आदि प्रभावित क्षेत्रहरूमा घर भत्किएको र हराइरहेकाहरूको उद्धार कार्य जारी रहेको छ गम्भीर घाइते जनालाई युक्रोनको क्यान्डियन भ्याली हस्पिटलमा भर्ना गरिएको छ राष्ट्रिय खबरमा अब खेलकुदका खबर राजधानीमा जारी गोर्खा कप फुटबल प्रतियोगितामा अहिले जाउला खेल युथ क्लब र बोयज युनियन बीच प्रतिस्पर्धा भइरहेको छ त्रिपुरेश्वर स्थित तसत रंगशालामा जारी खेलमा यो समाचार तयार पार्दासम्म दुवै टोलीबाट समान दुई दुई गोल भएको छ जाउला खेलका लागि उमेश थापा र आशिक थापाले गोल गरेका हुन् भने बोयज युनियनका लागि कमल श्रेष्ठ र प्रदीप महर्जनले गोल गरेका हुन् आजको खेलमा जाउला खेल विजयी भए क्वार्टर फाइनलमा प्रवेश गर्नेछ भने पराजित भएमा अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ प्रतियोगिता अन्तर्गत आज अपरान्ह चार बजेपछि हुने दोस्रो खेलमा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लब जवाब आम्ने सामने हुनेछन् यसअघि वर्षातका कारण हिजोको खेल स्थगित गरिएको थियो राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक विवाद समाधानका लागि गठन गरिएको कार्यदललाई प्रभावकारी बनाउन पहल गर्ने काङ्ग्रेसका शीर्ष नेताहरूको प्रतिबद्धता माओवादीको फुट जनतालाई भ्रम छर्ने खेल भएको उपसभापति पौडेलको आशंका हुम्लाको सिमीकोटमा सीता एयरको विमान ठुलो दुर्घटनाबाट जोगिन सफल बैतडीको देउलेकमा सडक निर्माणका क्रममा भिरबाट खसेको ढुङ्गा लागेर दुईजनाको ज्यान गयो हावाहुरीले विद्युतका पोल ढलेपछि इलाम र पाँच थर तीन दिनदेखि अन्धकारमय माओवादीको विरोधका बावजुद कपिल वस्तुमा चार सय सन्ताउन्न थान नागरिकता वितरण भारतको छत्तिसगढ छत्तिसगढ राज्यका बीस काङ्ग्रेस नेताको हत्या गर्ने नक्सालवादीको चेतावनी अमेरिकामा टोर्नाडो आदिका कारण पाँचजनाको मृत्यु कैयौं मानिस घाइते र राजधानीमा जारी गोर्खा कप फुटबलको पहिलो खेलमा अहिले चाउला खेल र बोइज युनियन भिड्दै दोस्रो खेलमा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लब बीच प्रतिस्पर्धा हुने हवस् त नेपालबारी नेटवर्कको दिउँसो तिन बजेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र पवन कट्टेललाई धन्यवाद दिँदै दुर्गा र धीरज विदा भयौँ नमस्कार रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल न त कम न त धेरै